बजी हो दस बजेको समाचार तपाईँले सुनिसक्नुभयो रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्समा दस बजेको समाचार पश्चात एघार बजीसम्म हरेक आइतबार तपाईँको रेडियो सेटमा गुन्जने यो कार्यक्रम मुक्तक माला मुक्तक मालाको समय आज पनि सुरु भइसकेको छ आज पनि प्रविधि संयोजनमा कविता श्रेष्ठजी हुनुहुन्छ कार्यक्रम लिएर उपस्थित भइसकेको छु म मदन भण्डारी तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ मेगार्समा हामी अहिले एक नम्बर प्रदेशमा छौँ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा पनि छौँ र W W W dot radio vision dot com dot NP log on गरेर संसारभर तपाईँसँग छौँ तपाईँले हाम्रो पात्रो भन्ने एपमा गएर रेडियोभिजन रेडियो लिस्टमा सर्च गरेर एकानब्बे दशमलव छ मेघार्सको रेडियो भिजन सर्च गरेर हामीलाई त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ रात केवल एक प्रहर बाँकी छ रात केवल एक प्रहर बाँकी छ तीन प्रहरको अन्तिम असर बाँकी छ पश्चिममा पुगेकी एक्ली चाँदनीलाई केवल एउटा मेरै भर बाँकी छ केवल एउटा मेरै भर बाँकी छ आकाशको सब तारा गनिसकेपछि आकाशको सब तारा गनिसकेपछि प्रत्येक स्वाद सुस्केरा बनिसकेपछि के रह्यो अब मेरो मसँग प्रियतम तिमलाई आफ्नो भनिसकेपछि तिमीलाई आफ्नो भनिसकेपछि कार्यक्रमको सुरुवातमा मुक्तकको सिलसिला मैले यसरी सुरु गरेँ दुई मुक्तक लगातार प्रस्तुत गरे दुई मुक्तक मुक्तकार भीमदर्शन रोक्कासीको भीमदर्शन रोकका वरिष्ठ मुक्तकारलाई हामीले यसरी सम्झ्यौं आजको कार्यक्रमको शुरूआतमा आजको बसाई मसँग एकजना मुक्तकार हुनुहुन्छ र उहाँसँगको भलाकुसारी म राख्नेछु जम्का भेट भएको छ मुक्तकारसँग र केही कुराकानी गरेको छु मैले उहाँलाई तपाईँहरू समक्ष चिनाउने नै छु अहिले भने उहाँले नै लेख्नु भएको मुक्तक म तपाईँहरू समक्ष राख्न चाहन्छु मिलेर बस्न मिलेर उकास्न देश चार बन छत्तिस जात होस् मिलेर बस्न र मिलेर उकास्न देश चार बन छत्तिस जात होस् आउने गर्छ सङ्कट बेला बेलामा यो सब छेक्ने यो छातिस पात होस् नबगोस् रगत तर देश प्रेम बगोस् शरीरका नसा नसामा माटोको लगाई टिका मेरो साँझको अन्त्य दिनको सुरुवात होस् माटोको लगाई टिका मेरो साँझको अन्त्य दिनको सुरुवात होस् वाह यो मुक्तक मुक्तक मुक्तकार विमल झाजीको आजको बसाई विमल झाजीसँगको बसाई उहाँसँगको चम्का भेट उहाँसँगको बलाको सारी उहाँका मुक्तक कार्यक्रमभरि हामी सुन्नेछौँ मनको भावना आफै बुझी नपिरोली दिए हुन्थ्यो मनको भावना आफै बुझी नपिरोली दिए हुन्थ्यो बन्न अति कठिन भो मनको आँखा खोलिदिए हुन्थ्यो जे कुरा मुखले बोलेर भन्न असम्भव भएको छ त्यो आँखाले इसारा इसारामा बोलिदिए हुन्थ्यो त्यो आँखाले इसारा इसारामा बोलिदिए हुन्थ्यो विमल झाजी उहाँसँगको भलाकुसारी यो गीत पश्चात लिएर आउनेछु अहिले पनि निकै नै मिठो गीत तपाईँहरू समक्ष गीत पश्चात मुक्तक मालामा म आउनेछु मुक्तकार विमल छाजीसँग आउनेछु रेडियोभिजन एकानब्बे दशमलव छ आर्समा मुक्तक माला सँगै रहनुहोस् ल सौन्दर्य भने त्यो सधैँ आँखामा लुटेछ dinner. काफी नै पुरानो कथा यो निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ मुक्तक माला तपाईँ सुनिरहनु भएको छ थोरै भेट मुक्तकार विमल झाजीसँगको किलो बसाई बस्ने रहर मेरो पनि र सम्भव भएको छ यस्तो बसाई अबको क्रममा विमल शाहजीसँग म रहनेछु उहाँसँगको बलाको सारी तपाईँसँग रहनेछ विमलजी कार्यक्रम मुक्तक मालामा स्वागत छ तपाईँलाई हार्दिक धन्यवाद आज अब तपाईँसँग पुरा बसाइरहनेछ कार्यक्रम मुक्तक मालाको प्रारम्भमै तपाईँको मुक्तक सुनौँ होला अनि कुराकानी छोडौँ होला हुन्छ म सबैभन्दा पहिला एउटा आमाप्रति समर्पित एउटा मुक्त सुनाउन चाहे कस्तै कठिन श्रम गरी देहलाई गाल्छौ तिमी कस्तै कठिन श्रम गरी देहलाई गाल्छौ तिमी खाए भने ढाँड्दै मेरो मुखमा गाँस हाल्छौ तिमी कस्तै कठिन श्रम गरी देहलाई गाल्छौ तिमी खाए भनी ढाँड्दै मेरो मुखमा गाँस हाल्छौ तिमी त्याग तिम्रो अवर्णनीय कति बयान गरौँ आमा त्याग तिम्रो अवर्णनीय कति बयान गरौँ आमा मेरो हर चोटमा ऐया भन्दै रुन थाल्छौ तिमी अर्को सुनौ अर्को सुनौ मुक्त हजुर हस् रङ्गको पछि नलाग सबै पहेँलो धातु कहाँ सुन हुन्छ रङ्गको पछि नलाग सबै पहेँलो धातु कहाँ सुन हुन्छ स्वार्थित छ दुनियाँ आज थाहा हुन्न सही गलत कुन हुन्छ बचेरै हिँड्नुपर्छ छन् हरेक मोडमा धुर्त बुवासाहरू बचेरै हिँड्नुपर्छ छन् हरेक मोडमा धुर्त बुवासाहरू चिक घाउ छोप्ने कला नत्र हर मुठीमा दल्ने नुन हुन्छ चिक घाउ छोप्ने कला नत्र हर मुठीमा दल्ने नुन हुन्छ कार्यक्रमको प्रारम्भमा यो चाहिँ एउटा ट्रेलर थियो <laughs> अब पुरापुरी फिल्म चाहिँ चलचित्र चाहिँ कार्यक्रम पुरापुरी नै सुन्नु पर्यो के छ खबर तपाईँको के छ खबर राजधानीको ए सब ठिकै छ चल्दैछ अनि यहाँ पनि अलिअलि गर्मी त बढिरहेकै छ पानी शीतल बनाउँछ तपाईँ कुन ठाउँमा पो हो राजधानी म ललितपुरको यो साडोबाट नजिक नखीपोट भन्ने ठाउँमा बस्छु ए हजुर बर्खा झरीले कतिको पिरेको छ तपाईँहरूकोतिर चाहिँ पिर्ने भने चाहिँ धेरै पिरो पिरेको त छैन अलिकति उच्च ठाउँमै छ यो त्यसले गर्दा त्यति समस्या त छैन ए नत्र भने भक्तपुरतिरको दुःखद खबरहरू हामीले सञ्चार माध्यमबाट बाक्लो रूपमा केही समय अघिदेखि सुन्दै आएका छौँ हेर्दै आएका छौँ मुक्तक सुनौँ हामी मुक्तक नै सुनौँ दाजुभाइको कुराकानी त चलि नै रहन्छ हजुर हजुर सुनाए रातको अन्धकार नभए दिनको घाम कहाँ घाम हुन्छ रावणको अस्तित्व नभए त्यही राम पनि कहाँ राम हुन्छ रातको अन्धकार नभए दिनको घाम कहाँ घाम हुन्छ रावणको अस्तित्व नभए त्यही राम पनि कहाँ राम हुन्छ यो भन्दा त्यो राम्रो भन्दै दाँच्न पनि नराम्रो हुनै पर्यो त्यहाँ यो भन्दा त्यो राम्रो भन्दै दाँच्न पनि नराम्रो हुनै पर्यो त्यहाँ क्षेत्रको प्रभावले नै हो कि खै कालो व्यर्थै बदनाम हुन्छ गत मुक्तक लेख्नुहुन्छ मुक्तक लेखनको प्रारम्भतिर जाउँ न कति भयो लेख्न थाल्नु भएको साहित्यको रूपमा प्रवेश भन्ने हो भने मेरो भर्खर साढे तिन वर्ष जति भएको छ हजुर हजुर अब त्योभन्दा अगाडि भन्नुहुन्छ भने सानोदेखि नै मैले यसो पत्र पत्रिकाहरू केही पढ्ने बेलामा कविता मुक्त गजल जस्तो विधाहरू देखेपछि सर्लक्कै पाना पल्टाउने गर्थेँ खासै रुचि नै थिएन कहिलेकाहीँ कहिलेकाहीँ लघुकथाहरूसम्म मात्रै पढ्थेँ तर भन्दा बढी थिएन अनि एउटा रमाइलो लाग्छ भन्नुपर्दा सानो बेलामा पत्रिकामा नाम आउँछ भन्ने रहरले स्कुलको स्मारिका पत्रिकामा नाम छपाउन पनि अरू कोही आइकन आफन्तको नामलाई गुहारेर एउटा सानो कविता लेखेर <laughs> <laughs> मेरो नाम पनि पत्रिकामा छाप्यो भनेर मख पर्थेँ सानो बेलामा ए हजुर हजुर एकचोटि अनुभव त्यस्तो पनि छ तर त्यसपछि मैले कहिले साहित्यमा रुचि जनाइन र संजोगवश मेरो एकजना मेरो मम्मीको साथी पनि हुनुहुन्छ उहाँको छोरा सौरभ कारणजी यहाँलाई म दाइ उहाँलाई म दाइ पनि भन्छु र निकै राम्रो सम्बन्ध छ उहाँ चाहिँ हाल कामको सिलसिलामा बेल्जियम हुनुहुन्छ खुसीको कुरो बेल्जियमबाटै उहाँसँगै सोझै सम्पर्कमा गरेर उहाँको मुक्तक सङ्ग्रह आउँदा कार्यक्रम मुक्तक मालामा मैले भलाकुसारी पनि गरेको छु ए खुसीको कुरो अनि उहाँसँग मेरो अब विदेश जानु भएपछि फेसबुक जब जोडिएँ त्यसपछि उहाँसँग पनि सम्पर्क भयो र उहाँले लेख्ने गर्नु भएको देखेपछि दाई तपाईँको यो के हो के अरे एकदम मिलाएर लेख्नु भएको हुन्छ त्यसपछि त्यसको मुनि फोटोहरू पनि त्यही सन्दर्भ हुन्छ के हो यो भनेर मैले उहाँलाई त्यतिकै जानकारी एउटा जिज्ञासा लागेर सोधेँ सोध्ने बेलामा उहाँले यसलाई मुक्तक भन्छ भाइ यो यस्तो हुन्छ उस्तो हुन्छ भनेर उहाँले मुक्तकको बारेमा पनि भनिदिनु भएर अनि मलाई पनि डर लाग्यो भन्ने क्रममा ल यसरी लेख भनेर उहाँले मुक्तका सुरुदेखिका कुराहरू सबै सिकाइदिनु भयो अनि त्यसपछि लेख्थेँ त्यो बेलामा देखाए कतिपय मुक्तकहरू मुक्तक नै हुँदैन थिएँ म चाहिँ मुक्तक भन्दै पोस्ट गर्दै बस्थेँ अनि उहाँले अनि उहाँले मलाई यस्तो होइन भाइ यो त मिलेन भन्नुहुन्थ्यो सिकाउनुहुन्थ्यो अनि गर्दा गर्दै गर्दा गर्दै जियोस् अब असल विद्यार्थी पनि बने असल शिक्षक भेटाएँ असल विद्यार्थी बन्न कोसिस गर्ने क्रममा जियोस् यतिसम्म चाहिँ भएको छु र अझैसम्म पनि केही दुविधा हुँदाखेरि उहाँसँग सोध्ने गर्छु सिक्ने गर्छु र त्यसपछि हुँदा हुँदै बिस्तारै हाम्रो सुनिल अधिकारी दाजुसँग पनि सम्पर्क हुन गयो अनि त्यसपछि उहाँहरूसँग उहाँको लेखन शैलीले पनि एकदमै मलाई प्रभावित बनाउने हुँदाखेरि अनि यसरी अलि राम्रो मुक्तकारमा गर्नेकाहरूको मुक्त पढ्दा पढ्दै हेर्दा हेर्दै पनि अलिअलि आफूलाई थाहा हुँदै गयो भनौँ न छोटो समयमा निकै राम्रो उपलब्धि मुक्तक विधामा तपाईँले बटुल्नु भएको छ मुक्तक के हो कस्तो हो कसरी लेख्ने हो सुरु सुरुमा त त्यसै मन अल्मलिन्छ अनि जब मुक्तको ओजन आफूलाई थाहा हुन्छ सिकिन्छ जानिन्छ झनै चौपट्टा हुन्छ सुरु वर्षको समय र अहिलेको समयलाई कसरी सम्झनुहुन्छ कसरी याद गर्नुहुन्छ होइन सुरु गर्दाखेरि त एउटा लेख्ने बित्तिकै किन गरेको जस्तो हुन्थ्यो भरे यसो आफूले नै अब त्यो बेलाको अहिले फेरि दोहोऱ्याएर कहिले काहीँ हेर्नु मन लाग्छ हेर्दाखेरि <laughs> ला ला यो त मुक्तकै थिएन किनभने तुकै मिलेको छैन भन्ने जस्तो किसिमको अहिले अनुभव हुन्छ कतिपय सच्याउँदै पनि जान्छु अब त्यो बेलामा अब सानो लेख्दा पनि ठुलै गौरव हुन्थ्यो ठुलै काम गरेछु जस्तो उपलब्धि हुन्थ्यो अब अहिले चाहिँ लाग्दैन थाले अब छ त्यो बेलाको आफ्नो अब नजानेको कुराहरू बिस्तारै आफैले नै आफूलाई मूल्याङ्कन गर्दैछु भनौँ न केही मुक्तकहरू आफूबाटै आफ्नै अहिले सम्पादन कुनै क्रममा छन् हजुर त्यही क्रममा अनि गरेर मैले सबै निकालेर प्रिन्टेड रूपमा पनि निकालिसकेको छु आफैले नै भनौँ न प्रिन्टहरू निकालेर सुरक्षित पनि गरेँ अब किनभने यो फेसबुकतिर राख्दाखेरिहरू कतिपय हराउँछन् भन्ने हिसाबले ए कति जति लेख्नु भएछ अहिलेसम्म मुक्तक अहिलेसम्म मुक्तक मैले साढे चार सय जतिको रेन्जमा लेखेको छु किनभने यो मैले पनि सङ्ख्या राखेर लेख्ने गरे भएको हुनाले साठी यति पुग्यो भनेर भन्नु सजिलो छ मलाई <laughs> हामी मुक्तक पनि सुन्दै गरौँ बिचबिचमा हजुर कुराकानी त छँदैछ जोड्दै जाउँला मुक्तक नै सुनौँ हुन्छ एउटा सुनाए समाजमा आज फेरि एउटा नयाँ नाटक मञ्चन भयो हिजोसम्म दोषी थिए जो धनकै बलले कञ्चन भयो समाजमा आज फेरि एउटा नयाँ नाटक मञ्चन भयो हिजोसम्म दोषी थिए जो धनकै बलले कञ्चन भयो निरीहलाई न्याय भएन बोलिदिने नहुँदा कोही निरीहलाई न्याय भएन बोलिदिने नहुँदा कोही आतताईको बोली बिग्दा निर्बलको हक वञ्चन हो यहाँ वञ्चन भन्नाले मैले कहिले काहीँ अप्ठ्यारो शब्दहरू पनि प्रयोग गर्न रुचाउँछु जुन चाहिँ प्रविधि प्रयोगमा आएको हुँदैन वञ्चन भन्नाले वञ्चित रहनु भन्ने किसिमको अर्थ लाग्छ हजुर हजुर अर्को सुनौ अर्को सुनौ अर्को हाँसो हरायो जीवनबाट दुःख मात्र अभिन्न भयो अतीतका मिठा सम्झना पोखिएर छिन्न भिन्न भयो हाँसो हरायो जीवनबाट दुःख मात्र अभिन्न भयो अतीतका मिठा सम्झना पोखिएर छिन्न भिन्न भयो पागल ठहरे म आज दुनियाँको नजरले हेर्दा पागल ठहरे म आज दुनियाँको नजरले हेर्दा मुख्य कारण अर्कै अरूको अनुमान त भिन्न भयो कस्तो चाहिँ मुक्तक लेखौँ भन्छ मैले यस्तो लेखौँ भन्दा पनि कहिले काहीँ बाटोमा हिँड्दा हिँड्दै कसैले ती कसैको बोली छ संवाद सुन्ने बेलामा पनि त्यसबाट एउटा शब्द ट्याक्क दिमागमा आउँछ घोट्छ त्यसैमा पनि सामातिर पनि देखिन्छ कहिले कहिले दिमागमा आफै केही शब्दहरू आउँछ कहिले कतै अब फेसबुकमा अरू साथीहरूको स्ट्याटसहरू हेर्ने बेलामा अथवा किताबहरू पढ्ने बेलामा केही एउटा लाइनले छोएकी देख्न मनपर्छ त्यही छोएको शब्दहरूलाई समातेर र फेरि कहिलेका अलिकति आरोप पनि के लाग्छ त्यति प्रायः निराशाजनक खालको वियोगान्तकहरू बढी लेख्छु भन्ने आरोपहरू पनि आउँछ होइन त्यही पनि अब त्यो लेख्न पनि सजिलो अनि अलिकति फेरि के भने आफन्तहरूबाट चिडिएर आफन्तको उहाँको जुन कमजोरी कुराहरू खुलाएर लेखेको हो कि जस्तो किसिमकोहरू पनि हुन्छ प्रायः त्यस्तो भेट्छु मैले आफ्नोमै तर खास जानी जानी त्यस्तो लेख्छु भनेर लेख्ने त होइन त्यो हुनु जाँदो रहेछ मुक्तक लेख्दै जाँदा पढ्दै जाँदा अन्य मुक्तकारहरूको पनि कहिलेकाहीँ तुक सम्झेरै अन्त्यनुप्रास सम्झेरै दिन बित्छ होला है थोरै फरक गर्ने त चाह हुन्छ नि मनलाई हुन्छ अरूभन्दा केही फरक बनाऊ भन्ने जस्तो हुन्छ आफ्नो एउटा आफ्नो शैली पनि एउटा ट्रेडमार्क जस्तै वस्तु पनि रहेछ हुन्छ कहिलेकाहीँ अब एउटा शब्द ट्याक्क दिमागमा समातेको हुन्छ त्योसँग सुहाउँदो र त्यसलाई पुष्टि गर्ने खालको अर्को मिल्दोजुल्दो रूप नभेटाएर कहिलेकाहीँ त हैरान पनि हुन्छ <laughs> यो गजबको हुन्छ कि यो लेख्दै जाँदाखेरिको हजुर अनि तर आजकल अलिकति यो एप्सहरूले पनि सजिलो बनाइदिएको छ मोबाइलहरूमा शब्द शब्दकोश खोज्ने क्रममा अलिकति मिलाएर खोज्यो भने सरर मिलाएर उसले पनि खोजिदिएको हुन्छ अनि त्यसमध्ये शब्द मिल्ने मिल्ने खालको छान्यो सजिलो पनि लाग्छ कहिलेकाहीँ त हो हजुर पक्कै पनि मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हर्समा अहिले मसँग मुक्तकार विमल झाजी हुनुहुन्छ म उहाँसँग भलाखुसारी गरिरहेको छु अनि आजको यो उहाँले नै लेख्नुभएका कसब गजबका रसिला कसिला चुस्किला फुर्किला मुक्त खराबहरू हामी कार्यक्रममा सुनिरहेका छौँ विमलजी मुक्त हुनु संसारबाट सुनाए जे चाहन्थे त्यो पाउँथे सजिलै साथमा मनचिन्ते गोजी थियो जे चाहन्थे त्यो पाउँथे सजिलै साथमा मनचिन्ते गोजी थियो आवश्यकता एकको हुन्थ्यो तर अवसर रोजी रोजी थियो सम्पन्नता त थियो तर मन उजाड हुन्थ्यो केहीको कमीले सम्पन्नता त थियो तर मन उजाड हुन्थ्यो केहीको कमीले ठेगाना धेरै थिए मेरा तर मनलाई घरको खोजी थियो अर्को अर्को अर्को हो आफ्नो ठाने घर घर परे मन पैट खोले अब आश गर्न सक्दिन विश्वासको आधार तोड्यो कयौँ पटक अब माया खास गर्न सक्दिन हो आफ्नो ठाने घर परे मन पेट खोले अब आश गर्न सक्दिन विश्वासको आधार तोड्यो कयौँ पटक अब माया खास गर्न सक्दिन गल्ती गर्दै समातिँदै माथि माग्दै चोकिने बानी भइसक्यो तिम्रो गल्ती गर्दै समातिँदै माफी माग्दै चोखिने बानी भइसक्यो तिम्रो माफी धेरै पटक दिए अझै दिउँला तर विश्वास गर्न सक्दिन अब छ नि यो मुक्तको अहिलेको वर्तमान अवस्था हेर्दाखेरि कस्तो लाग्छ तपाईँलाई अब मलाई त राम्रो लाग्छ किनभने आजकल नयाँ नयाँ मुक्तकारहरू पनि जन्मिरहनु भएको छ पुरानोहरूको पनि धेरै खारिएकोहरू पनि आइरहेको छ पुरानोहरू त आफै खारिएको हुनुहुन्छ तर नयाँ पनि मुक्तकार खारिएकोहरू धेरै आइरहनु भएको छ फेरि अरूहरूले भन्छन् अब सामान्य रूपमा के भन्छन् भने मुक्तक भनेको चार लाइन त हो नि जसरी पनि लेखिन्छ भन्ने जस्तो हुन्छ तर सिङ्गो कथा एउटा सिङ्गो रामायण एउटा चार लाइनको मा अटाउनु भनेको वास्तवमा गाह्रो कुरा हो अनि त्यसले गर्दाखेरि अब किनभने अब यसमा विषय उत्थान गर्नु पर्यो त्यसलाई समर्थन गर्नु पर्यो अब एउटा मारक तत्त्व हुनुपर्छ सबै हुनुपर्ने क्रममा एकदम चार लाइनमा सबै कुरा कसेर खाँदेर हाल्ने बेलामा कहिलेकाहीँ त्यति असर भएन भने मजा आउँदैन त्यसले गर्दाखेरि वास्तवमा अलिकति अरूभन्दा अरूले जति सजिलो ठानेको छ मलाई चाहिँ मुक्त अरूभन्दा नै बरु गाह्रो हो कि जस्तो लाग्छ आफूलाई चाहिँ हजुर हजुर पक्कै पनि हो मुक्त बुझ्दै गएपछि जटिल पनि छ धेरै ठाउँमा टिकटमा मुक्तको वाचन कार्यक्रमहरू भइराखेको छ र अहिले पनि हुन्छन् नै हजुर जब अलिक भव्य कार्यक्रमको कुरा हुन्छ एकल वाचनको कुरा हुन्छ पावर दिने मुक्तकको आफ्नै पावर हुँदैन क्या त्यहाँनिर हजुर के भइदियोस् जस्तो लाग्छ तपाईँलाई मुक्त पनि कस्तो लाग्छ भने अलिकति अब सुनिल दाईको भाषामा भन्ने हो भने एउटा मास वक्तक हुन्छ एउटा क्लास वक्तक हुन्छ भन्नुहुन्छ कि उहाँ पनि समर्थन पनि गर्छु मास अब मास मुक्तक भन्ने बित्तिकै तपाईँको जो अगाडि हाम्रो भिड छ त्यसलाई त्यसले सुनोस् र वा भनोस् अब त्यो भन्ने बित्तिकै अलिकति माया प्रेमका अलिकति त्यस्तै पऱ्यो भने अलिकति उश्रृङ्खल टाइपका अलिकति भनौँ त्यसमा भनौँ न जवानीका कुरा यौनका कुराहरू निस्केको भयो भने मान्छेहरू तुरन्तै वा गर्ने ताली बजाउने पनि धेरै देखिन्छ तर त भन्ने बित्तिकै साँच्चै भन्ने हो भने हुन त मैले अब श्रोतालाई कमजोर भनेको होइन तर सामान्य श्रोताले त्यति ताली नै नबज्ने खालको पनि हुन्छ अब त्यो भन्दा मैले मेरो मुक्त राम्रो भन्न खोजेको त होइन एक दुई ठाउँमा जाने बेलामा ताली नै पनि बज्दैन एउटा उदाहरण भन्नु पऱ्यो भने एउटा कार्यक्रममा गएको थिएँ त्यहाँ मुक्त वाचन गरेँ ताली नै बजेन तर संजोगवश अब हाम्रो पोस्टरा चापाजीहरू त्यहाँको निर्णायक मध्येमा हुनुहुन्थ्यो सुनिल दाई हुनुहुन्थ्यो परान्दी सरहरू हुनुहुन्थ्यो उहाँले सुनिसक्नु भएपछि उहाँ आफैले नै भन्नुभयो वास्तवमा तपाईँहरू ताली चाहिँ कुन्न बज्नुपर्छ कुन्न बज्नुपर्छ पर्दैन भन्ने कुरा दर्शकलाई पनि कतिपय अवस्थामा थाहा हुँदैन आज हामीले त्यो प्रतियोगितात्मक किसिमकै थियो अनि आज हामीले एउटा यस्तो किसिमको मुक्तलाई प्रति पुरस्कृत गऱ्यौँ जसमा ताली नै बजेको छैन भन्नुभयो र त्यसरी मेरो मुक्तमा चाहिँ मैले पुरस्कार पनि पाएँ होइन एउटा खुसीको कुरो <laughs> ए हस् धन्यवाद अनि के लाग्छ भने एउटा त मुक्तकारले पनि त्यो ठाउँमा गएर कुन मुक्त वाचन गर्ने भन्ने कुरामा क्लियर भयो अझ राम्रो त्यसपछि दर्शकहरू पनि कहिले काहीँ के लाग्छ भने त्यो वाचन कार्यक्रम जाँदा ग्रुपिजमहरू पनि देखिन्छ आफ्नो नजिकको साथी भयो भने ताली बजाउने होइन नबजाउने अथवा ध्यान दिएर आफ्नो चाहिँ भन्दाखेरि अरूले सुनोस् जस्तो महसुस गर्ने अरूले वाचन गर्दा त्यति खास सुन्नमा ध्यान नदिने पनि हुन्छ त्यसले गर्दाखेरि एउटा त मुक्तकार आफैले पनि सशक्त मुक्तकहरू छनौट गर्न सक्नु पर्यो आफ्नो रचनाहरू मध्येमा जसको दर्शक पनि अलिकति बुझ्ने खालको र इमान्दार श्रोता भनौँ न उहाँहरू भयो भने पनि अझ सशक्त होला कि जस्तो लाग्छ है मलाई अब मैले थोरै तपाईँबाट लिन खोजेको कुरा एकल वाचन जुन हुन्छ नि कविताको गजलको त्यसरी चाहिँ मुक्तको चाहिँ हामीले कहिलेबाट सुन्न सक्छौँ होला त्यो खालको माहौल चाहिँ किन नबनिएको होला जस्तो लाग्छ तपाईँलाई अब यो नेपालमा खास हुने हो भने अब सबै लेख्ने मात्र सीमित भयो सुन्नु पनि पर्छ सुनेर पनि धेरै जानिन्छ भन्ने कुरा पनि अलिकति श्रोता पनि कन्सियस हुनु पर्यो र आयोजकहरूले पनि मुक्त सशक्त विधा हो त्यही कारणले गर्दाखेरि यसमा पनि स्कोप छ है भन्ने किसिमले एउटा सोचेर सबैको संयुक्त प्रयास भयो भने त सायद राम्रोसँग नै बढ्ला हो हो हो पक्कै पनि हो मुक्तकमा पनि दम छ भन्ने कुरा चाहिँ सबैजनालाई सम्झनु पर्यो अनि साहित्यको मुक्तक पनि एउटा सशक्त विधा हो भन्ने कुरा मनन गर्नु पर्यो अनि मुक्तकलाई पनि त्यही अनुसारको स्थान दिनु पर्यो होइन हामी मुक्तक समर्पण मेरो र तिम्रो छल हाम्रो बिचको भेद भयो समर्पण मेरो र तिम्रो छल हाम्रो बिचको भेद भयो पाएर धोका विश्वासको सट्टामा यो मनलाई आज खेद भयो निस्वार्थ हुनुपर्ने आत्मीय नातामा तिम्रो लोभ पाप घुसेर निस्वार्थ हुनुपर्ने आत्मीय नातामा तिम्रो लोभ पाप घुसेर मेरो कल्पनाको त्यो पवित्र सम्बन्ध न टुप्पो हो न त छेद हो अर्को अर्को अर्को कार्यक्रममा कसैलाई आफ्नै विगतका राजले मार्छ कसैलाई आफ्नै विगतका राजले मार्छ अनि कोहीलाई यही समाजले मार्छ कसैलाई आफ्नै विगतका राजले मार्छ अनि कोहीलाई यही समाजले मार्छ कानुन त केवल फटाको लागि हो सजनलाई गल्ती गर्दाको लाभले मार्छ गर्छ गर्छ अब थोरै नि हामी एउटा सामाजिक सञ्जालतिर आउँ न फेसबुक र साहित्यलाई कसरी हेर्नुहुन्छ फेसबुक चाहिँ अब अहिलेको सबभन्दा साहित्यबाट आफ्नो अभिव्यक्ति व्यक्त गर्ने सजिलो माध्यम भएको छ किनभने अब साँच्चै भन्ने हो भने नेपालमा कसैले आफ्नो किताबै निकाल्यो भने पनि सङ्कलन सङ्ग्रह गरेर किताब मुक्त सङ्ग्रहहरू अथवा कुनै पनि सङ्ग्रह निकाल्यो भने किनेर पढ्ने चलन खासै भन्ने हो भने त्यति डेभलप भइसकेको छैन अब अब सङ्ग्रह गर दुःख गर अध्ययन गर लेख अनि त्यसपछि पैसा खर्च गर विमोचन गर सबै गर त्यो दिनसम्म सीमित हुन्छ त्यसपछि किताब बेच्न आफ्नो ढोका ढोका धाउनु पर्ने अवस्था पनि आउँछ हुँदाखेरि अब आफूले आफूलाई प्रचार गर्ने ढोका ढोकामा गएर लौ न मेरो किताब किनिदेऊ न भन्ने किसिमले यसरी दुःख गर्नुपर्ने काम चाहिँ त्यति भर्खरको भनौँ न अब अगाडि बढ्दै गरेका सर्जकहरूको हकमा वास्तवमै गाह्रो कुरा हुन्छ अब अलिकति ठुला नाम चल्यो भने त नाम पनि दिक्छ ठुलो कुरो भएन तर भर्खरकोहरूलाई गाह्रो अनि त्यसको आधारमा भन्ने हो भने सामाजिक सञ्जालमा त आफूले लागेको कुरा पोख्यो साथीभाइको बिचमा आफूले आफूलाई कुराहरू गऱ्यो कमेन्ट हुन्छ लाइकहरू हुन्छ हुँदाखेरि आफ्नो प्रचार त्यति धेरै दुःख गर्नु पनि पर्दैन त्यसले गर्दाखेरि वास्तवमा यो फेसबुकले नयाँ सर्जक पनि धेरै नै बढाएको छ जस्तो लाग्छ सदुपयोग गर्न जानियो भने चाहिँ पक्कै पनि हो फेसबुकमा चाहिँ सोचे भन्दा छिटो आफ्नो रचनाको प्रतिक्रिया पाइन्छ अनि तपाईँले चाहिँ कसरी लाभ उठाइरहनु भएको छ सामाजिक सञ्जालबाट सामाजिक सञ्जाल त भन्ने हो भने मैले वास्तवमा सिकेको पनि सामाजिक सञ्जालबाटै भएँ किनभने अब बेल्जियममा बस्ने गुरु काठमाडौँमा बस्ने म हुँदाखेरि मलाई सिकाउने अर्को प्रत्यक्ष गुरु यहाँ कोही पनि हुनुहुन्थेन हुँदाखेरि सिक्ने अब बेलादेखि लिएर अहिलेसम्ममा राम्रै लाभ दिएको छु अब मुक्तकहरू जब पोस्ट गरिन्छ त्यसपछि अब अरू आफूसँग परिचय नभएका साथीहरूले पनि अब अब देख्ने मौका पाउनुहुन्छ देखेपछि फेसबुकमा जोडिन आउनुहुन्छ जोडिएपछि अब यसो हेऱ्यो फेरि अलिकति यो सामाजिक सञ्जालमा कहिले काहीँ रचना चोरीहरूका कुराहरू पनि देख्ने कारणले गर्दाखेरि यसो मान्छे छानेर उहाँको रचनाहरू पनि छ कि छैन सबै हेरेर अलिकति भनौँ न आफू ढुक्क भएपछि नै साथी बनाउने गरेको छु अहिलेसम्मलाई चाहिँ ए हजुर हजुर अनि त्यसो गर्दै गर्दै जाने क्रममा पनि साथीहरू बढ्दै जान्छन् त्यसपछि एकले अर्का गर्दै म्युचुअल फन्ड बढ्दै जाने क्रममा के अरे राम्रैसँग प्रचार भएको जस्तो लाग्छ र त्यसबाट मैले राम्रै फाइदा लिइराखेको छु भनेर मलाई लाग्छ पक्कै पनि हो सामाजिक सञ्जालको सही सदुपयोग गर्न सक्यो भने पक्कै आफूलाई त्यहाँबाट पनि स्थापित गर्न सकिन्छ भन्ने केही उदाहरणहरू हामीले पनि देख्दै आएका छौँ मुक्तक सुनौ विमलजी हजुर सहन शक्तिको परीक्षा लियो मेरो धरती बनाएर छोड्यौ सुन लियो गहना पहिर्यौ र धरती बनाएर छोड्यौ सहन शक्तिको परीक्षा लियो मेरो धरती बनाएर छोड्यौ सुन लियो गहना पहिर्यौ र धरती बनाएर छोड्यौ लुट्यौ चुस्यौ खोक्रो बनाई त्यागिदियो मलधारमा लुट्यौ चुस्यौ खोक्रो बनाई त्यागिदियो मलधारमा हेर ऊ त्यो विमल जस्तै नबन भनिने अर्की बनाएर छोड्यो हेर त्यो ऊ त्यो विमल जस्तो नवन भनिने अर्की बनाएर छोड्यौ अर्को अर्को सुनौ हामी अर्को सुनौ हजुर हो बस्नु पर्दैन दुविधामा मनका सारा शङ्का हटाइदिन्छु भई टाढा सधैँलाई तिम्रो चिन्ताको विषय सकाइदिन्छु हो बस्नु पर्दैन दुविधामा मनका सारा शङ्का हटाइदिन्छु भई टाढा सधैँलाई तिम्रो चिन्ताको विषय सकाइदिन्छु इमान्दारिता देखाइरहे मैले बिसको प्याला पिलाइदियो इमान्दारिता देखाइरहे मैले बिसको प्याला पिलाइदियो पाचन शक्ति बढेको छ अचेल र त धोका पनि पचाइदिन्छु ओहो पाचन शक्ति बढेको छ हजुर र त धोका पनि पचाइदिन्छु पचाइदिन्छु हजुर थोरै अन्य विधासँग पनि जोडियौ न मुक्तक बाहेक साहित्यका अन्य कुन कुन विधामा कलम चलाउनुहुन्छ मुक्तक बाहेक चाहिँ म थोरै एकदम थोरै सङ्ख्यामा गजल लेख्छु स्वतन्त्र भनौँ न स्वतन्त्र छन्द स्वतन्त्र लयमा अनि त्यसपछि कहिलेकाहीँ मन लाग्छ दस बाह्रवटा जति त यो आजकल चलेको सूत्र कथा भनेर पनि लेखेको छु होइन तर विशेष गरी म मुक्तकमै मेरो ध्यान बढी जान्छ आफ्नो सम्पूर्ण समय मुक्तकमै खर्चिनु भएको छ हजुर कुनै साहित्यिक कृति त निस्किएका छैनन् होला है अहिलेसम्म अहिलेसम्म छैन निकाल्नु नै हो भने त अब सङ्ग्रहहरू मैले सबै अब सफ्ट कपीहरू बनाएर रेडी नै बनाएको छु निकाल्ने हो भने त त्यति अप्ठ्यारो त छैन तर निकाल्ने बारे सोचिसकेको चाहिँ छैन आउँदा त पहिले मुक्तको नै आउँछ हजुर आयो भने पहिला मुक्तको नै आउँछ अब कहिलेसम्ममा आउँछ होला भन्ने आश गर्न सक्छौँ हामी त्यो बारेमा त सोचिसकेको त छैन तर सोच्ने हो भने निकाल्नलाई मसँग मेटेरियलहरू सबै तयारी अवस्थामै छन् छनलाई त्यही कारणले यति छिटो चाहिँ भन्न अब जुन दिन थाप्छु भन्ने दिमागमा आउँछ त्यसको तुरुन्तै नै निस्किने अवस्थामा छ हजुर कार्यक्रममा हामी मुक्तक पनि सुन्छौँ हजुर मुक्तक नै सुनौ अहिले कार्यक्रममा हामी हुन्छ सादा कागज पनि मोहक बन्न पुग्छ केही रङ्गले केर्ने हो भने सादा कागज पनि मोहक बन्न पुग्छ केही रङ्गले केर्ने हो भने पराई आफन्तमा बदलिन्छ अङ्गालोमा मायाले बेर्ने हो भने दृष्टि अनि दृष्टिकोणको नै दोष हुन्छ केही कुरा नराम्रो देख्नुमा दृष्टि अनि दृष्टिकोणको नै दोष हुन्छ केही कुरा नराम्रो देख्नुमा चिनो पनि सुन्दर देखिन्छ हजुर गिद्धको नजरले हेर्ने हो भने हो पक्कै पनि हो पक्कै पनि हो अर्को अर्को मुक्त सुनौ न बडा गजबको मुक्त सुनाउनु हो मुठी कसी जन्मेर चिच्याउँदै रुने मान्छेको जात नै हो स्वार्थमा लिप्त भई घमण्ड देखाउने धन बलको माग नै हो मुठी कसी जन्मेर चिच्याउँदै रुने मान्छेको जात नै हो स्वार्थमा लिप्त भई घमण्ड देखाउने धन बलको माग नै हो लोभी बनी पाप गरी जति सुकै सम्पत्ति थुपार तर लोभी बनी पाप गरी जति सुकै सम्पत्ति थुपार तर मुठी खोली लम्पसार पर्दा चाहिने जमिन दुई हात नै हो पक्कै पनि हो मुक्तक लेखेपछि हजुर पहिलो पटक आफ्नो मुक्तक कसले सुनाउनुहुन्छ आफै नै गुनगुनाउँछु म चाहिँ है दुई तिन आफूले लेखिसकेपछि गुन आफै गुनगुनाउँछु यसो हेर्छु कहीँ कतै अड्केको जस्तो अथवा नमिलेको जस्तो लाग नलागेसम्म सच्याइ पनि रहन्छु सच्याइ सकेर अब फेसबुकमा दिनमा बनाउन एक दिनमा दुईवटा तिनवटा राख्न अलिक गाह्रो पनि हुन्छ त्यो हिसाबले एउटा एउटाको दलले राख्दै जान्छु अब कहिले काहीँ फुर्स दिनदिनै पनि हुन्छ कहिले काहीँ पुग्दैन एक हप्ता पनि लाग्छ तर नर्मल्ली आफैले नै पनि बनाउँछु अरूलाई सुनाउने भन्दा पनि राम्रो लाग्यो मलाई हजुरले त्यो जुन भन्नुभयो नि लेखिसकेपछि आफै त्यसलाई वाचन गरिरहन्छु गुनगुनाइरहन्छु यो गरिरहँदा यो अभ्यास चाहिँ लेखकहरूले हामी मुक्तक मनहरूले गरिसक्छौँ भने आफ्नो कमी कमजोरी कहाँ हो आफैले वाचन गरिरहँदा बारम्बार त्यसलाई दोहोऱ्याइरहँदा आफूले पनि त्यसलाई भेटिन्छ कि अनि सुधार गर्नलाई पनि सहज हुन्छ सहज हुन्छ मुक्तक सुनु हुन्छ एउटा अलिक जान्छ मुखाग्नि दि फर्किनेको रिया कति मात्र तर्कन्छ होला मुखाग्नि दि फर्कनेको रिया कति मात्र तर्कन्छ होला वियोगले आहत भई नयनबाट कति अश्रु दर्कन्छ होला वियोगको वेदना एकातिर व्यवहारको भार अर्कोतिर वियोगको वेदना एकातिर व्यवहारको भार अर्कोतिर खै कुन कस्तो साहसले त्यो घाइते घाटबाट घर फर्कन्छ होला कोही आफन्त मान्छेलाई जलाएर फर्किने मान्छेको मनमा कति पीडा हुन्छ त्यो एउटा लेखेको अर्को हजुर शस्त्र अस्त्र भन्दा अचुक शब्द संशय ढुकचुक हो दुखेको घाउमा पीडा दिने शब्द थप नुनचुक हो शस्त्र अस्त्र भन्दा अचुक शब्द संशय ढुकचुक हो दुखेको घाउमा पीडा दिने शब्द थप नुनचुक हो कहाँ कसो प्रयोग गर्छ परिणाम त्यसैमा भर पर्छ कहाँ कसो प्रयोग गर्छ परिणाम त्यसैमा भर पर्छ विवेकी भई प्रयोग गरिए यही शब्द कञ्चुक हो यो कञ्चुक भन्नाले सर्पको काँचुली अथवा कवचको रूपमा पनि लिन सकिन्छ यो कहिलेकाहीँ तपाईँले अघि भन्नुभयो जस्तै यो टुक भयो अब अन्त्यानुप्रासहरू नभेटिने बेलामा अब विभिन्न ठाउँबाट खोज खास गरेर खोज्ने क्रमको हो यो कञ्चुक भन्ने शब्दहरू त्यस्तोहरू बेला बेला मलाई प्रयोग गर्न रहर लाग्छ अनि त्यही भएर पनि पक्कै पनि हो अध्ययन अनि लगनशीलताले जन्मिने हुन् सृजना यसरी अब थोरै तपाईँको बारेमा केही कुरा जान्न मन लागेको छ मलाई श्रोतालाई पनि पक्कै होला म छोटा छोटा केही प्रश्नहरू तपाईँलाई राख्नेछु तपाईँले छुट्टै छोटै उत्तर दिनु होला हजुर हस् अब ठेगाना त तपाईँले अघि नै भनिहाल्नुभयो ललितपुरमा बस्छु भन्नुभएको थियो होइन घरमा को को हुनुहुन्छ घरमा मेरो बुवा हुनुहुन्छ श्रीमती छोरा र छोरी अनि आफूसँग पाँचजनाको परिवार तपाईँ के गर्नुहुन्छ विशेष अहिले त म साँच्चै भन्नुपर्दा बेरोजगार छु किन पहिला म यो क्यासिनोमा काम गर्थेँ बिस एक्काइस वर्ष गरेँ त्यो सकाइसकेपछि मैले एनजिओहरूमा काम गरेर दोलखाको उत्तरी भेगको तेह्रवटा हिमाली भेगको गाउँहरूमा पनि काम गरेँ र त्यसपछि गोर्खाको अहिले चुम्नुब्री गाउँपालिका भन्ने छ एकदम विकट गाडीको अनुहार हेर्न पनि तिन दिन लाग्छ यो हिमाल कणेश हिमालको पछाडि साइडतिर पर्छ म त्यहाँतिर पनि गएर काम गरेँ हुँदाखेरि मैले केही समयमा यो एनजिओहरूमा पनि काम गरेको थिएँ अलिक प्रोजेक्टहरू सकेर खाली नै बसेको बसेको छु नयाँ कामको खोजीमा छु भाउजू के गर्नुहुन्छ गृहिणी नै हो फुर्सदको समय कसरी व्यतीत गर्नुहुन्छ फुर्सदको समय अब अहिलेलाई चाहिँ यसो साथीभाइ भेटघाट अब रचना सिर्जना भयो होइन एउटा बानी के नाइ भन्नु नसक्ने कसैले दाउन यति गरिदियो भनेपछि गएर गर्न पुगिहाल्छ <laughs> त्यसरी बितिरहेको छ जतिचोटि गए पनि नअगाउने नेपालको त्यस्तो कुनै ठाउँ मलाई त यो गोर्खाको उत्तरी भेग यो गाउँपालिका त्यस्तो लाग्छ हुन्छ अब कामको सिलसिलामा आठ महिना बसेँ त्यो दौरानमा त्यहाँ खुबै रमाएँ म अहिले पनि म मौका पायो भने फेरि फेरि जान त लाग्छ <laughs> अहिलेसम्म पढ्नु भएको मनले खाएको तिनवटा कृति तिनवटा कृति भन्नुपर्दा सेतो धरती पनि मलाई एकदम चित्त बुझेको छ हजुर मुना मदन नै भयो अनि अर्को एउटा मैले हुन्छ त्यो हिन्दीमा उल्टा गरेको पढेको थिएँ एक सन्यासी जिसले अपनी छ फरारी बेच्दी भन्ने किसिमको छ खासमा त्यो अङ्ग्रेजी उल्टा रहेछ अमेन अमेन हु इज फरारी भन्ने एउटा किताब छ त्यो पनि खुब मन परेको छ तपाईँको मनमा बसेका समकालीन पाँच मुक्तकारहरू मलाई सौरभ कारणजित भइहाल्नुभयो त्यसपछि राम सुनिल अधिकारी अनि निरञ्जला भारद्वाज त्यसपछि लाएर हाम्रो शिवराम खड्का दाजु पनि उहाँको पनि धेरै राम्रो लाग्छ मलाई त्यसपछि लाएर भन्नु भन्नुपर्दाखेरि तपाईँको नै धेरै मनपर्छ अझै तपाईँको सठिक हुन्छ अब म चाहिँ दङ्ग परेँ होइन अब होइन तपाईँको तपाईँको अलिक कमै आउँछ तर जुन आउँछ सठिक आउँछ कि धन्यवाद धेरै धेरै तपाईँलाई लेखेर पाएको सबैभन्दा ठुलो खुसी सबैभन्दा ठुलो उपलब्धि जीवनमा कमसेकम होइन अब यो नाम कमाइयो भनौँ न अरूभन्दा पनि धेरैले अब अवचित मान्छेहरू कति थिए साहित्य क्षेत्रमा उहाँहरूको अगाडि चिनियो अब यसैलाई नै लिनु पर्ला किनभने साथी कमाएको छु नि त हजुर हजुर अबको दस वर्षपछि नेपालको नेपाली मुक्तकको अवस्था कस्तो देख्नुहुन्छ कस्तो सोचिरहनु भएको छ सम्झिरहनु भएको छ अबको दस वर्षपछि पक्कै पनि राम्रो हुन्छ होला किनभने के अरे अब आजकल धेरैवटा संस्थाहरू पनि जन्मिरहेको छ हरेक संस्थाहरूले स्रष्टाहरूलाई अवसर दिइरहेको पनि छ सबैजना नयाँ नयाँ संस्थाहरू पनि जन्मिराख्नु भएको छ पुरानोहरूले पनि नयाँलाई माया गर्ने चलन छँदैछ त्यो हिसाबमा मुक्तको पक्कै पनि भविष्य निकै राम्रो छ अबको दस वर्षपछि विमल झा विमल झा पनि यो साहित्य छोड्दैन हजुर हजुर <laughs> निरन्तर लागि नै रहन्छ यसैमा नै भुलि भुलिरहेको हुन्छु होला तपाईँसँग सम्पर्क कसरी गर्ने तपाईँसँग भेट कसरी गर्ने यही माध्यमहरू अन्त्यमा मसँगको सम्पर्क माध्यम भनेको एउटा त फोन भइहाल्यो त्यसपछि लगाएर अब सामाजिक सञ्जाल त छँदैछ हजुर सबभन्दा सजिलो उपायहरू त्यही नै हुन्छ होला अब एकदम केही कुरा तपाईँको जान्न मन थियो केही कुरा मनभित्रका कुराहरू तपाईँको बाहिर ल्याउन मन थियो त्यही भएर पनि थोरै छोटा हामी सन्दर्भभन्दा बाहिर आएर कुराकानी गऱ्यौँ हामी कार्यक्रम मुक्तक मालाको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ अन्तिम अन्तिम चरणमा छौँ केही मुक्तकहरू यो चाहिँ भन्नै पर्ने थियो कार्यक्रम सकिएछ भनेर जुन राख्नु भएको छ नि अब ती मुक्तक हामी सुन्नेछौँ मुक्तक सुनौँ ए हुन्छ एउटा सुना है त मिलेर बस्न र मिलेर उकास्न देश चार वर्ण छत्तिस जात होस् आउने गर्छ सङ्कट बेला बेलामा त्यो सब छेक्न यो छाती इस्पात होस् मिलेर बस्न र मिलेर उकास्न देश चार वर्ण छत्तिस जात होस् आउने गर्छ सङ्कट बेला बेलामा त्यो सब छेक्न यो छाती इस्पात होस् नबगोस् रगत तर देश प्रेम बगोस् शरीरका नसा नसामा नबगोस् रगत तर देश प्रेम बगोस् शरीरका नसा नसामा माटोको टिका लगाई मेरो साँझको अन्त्य दिनको सुरुवात होस् हजुर अर्को एउटा सुनाए जिउँदै छु अझै तर यहाँ एकौरो शङ्क बजाइसकेछन् जीवनको लगानीमा आर्जेको मान द्रव्यसँग भजाइसकेछन् जिउँदैछु अझै तर यहाँ एकहोरो शङ्ख बजाइसकेछन् जीवनको लगानीमा आर्जेको मान द्रव्यसँग भजाइसकेछन् गुनासो कालसँग नभई आफ्ना भनाउँदोहरूसँग छ मेरो गुनासो कालसँग नभई आफ्ना भनाउँदोहरूसँग छ मेरो एकैछिन के सुस्ता एकैछिन सुस्ताउन के लागे थिएँ तातो चिता सजाइसकेछन् निकै मार्मिक मुक्तक सुनाउनु भयो हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ धेरै कुराकानी गर्ने मन त छ अझै अनि मुक्तक सुन्ने मन त छ अझै अन्त्यमा भिजनमा कार्यक्रम मुक्तक माला हुने सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई के भन्न चाहनुहुन्छ यति के मुक्तकमाला मार्फत जोडिनु भएको सबै साथीहरूलाई मुक्तकमालालाई पनि माया गरिदिनु होला त्यसै गरी सर्जकहरूलाई पनि माया गरिदिनु होला सुनिदिनु होला किनभने आफ्नो सुनाउनु छ भने अर्काको सुन्ने पनि बानी बसाल्नुपर्छ त्यो भयो भने सुन्ने सुनाउने परिपाटीले सम्पर्कमा फाइदा भनेको आफूलाई र मुक्तक विधा आफैलाई पनि हो त्यसले गर्दाखेरि जोडियौँ सुनौ सुनाउँ भन्ने नै भन्न चाहन्छु यो समय दिनुभयो अमूल्य समय दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद अहिलेलाई पनि छुट्छौँ हामी हस् धन्यवाद विमल झाजीसँगको यो भलाको सारीसँगै कार्यक्रम मुक्तक मालाको अन्त्यमा हामी छौ मुक्तकार विमल झाजीको मुक्तकिलो यात्रा अझ सुखद बनोस् अझ व्यापक बनोस् धेरै धेरै शुभकामना हाम्रो मुक्तकमाला माला तपाईँले आज सुन्न छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com अनि त्यस्तै गरेर मोबाइलको प्ले स्टोरमा गएर नेपाली अडियो बुक डाउनलोड गरेर पनि तपाईँले मुक्तक सुन्न सक्नुहुन्छ कार्यक्रम सम्बन्धी कुनै पनि सल्लाह सुझाव प्रतिक्रिया भए Muktakmala at the rate Gmail dot कममा तपाईँले पठाउन सक्नुहुन्छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पनि पठाउन सक्नुहुन्छ सँगसँगै आफूले लेख्नुभएका गजब गजबका मुक्त खरबहरू पनि पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समीसनका निमित्त कविता श्रेष्ठजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई पनि सुटुका सम्झाँदै मदन भण्डारी आजलाई भने छुट्छु अस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्रि जय मुक्ताक पार लै लैजाऊ फुलहरू देऊ तारा जुन बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू तिम्रो याद आउने सबै चिजहरू पार लैजाऊ फुलहरू छोपिदेऊ ताराजु बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू तिम्रो याद आउने सबै चिजहरू शहरको भिडमा महक्लो हल्लाल छुँदैन रानी बनको एकान्तमा पानी मन चुप पहाडमा पनि शान्ति छैन छैन पर लैजाऊ फुलहरू छोपिदेऊ तारा जुन बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू तिम्रो याद आउने सबै चिजहरू प्यार देखे भगुला संसार देखे भगुला तिमी बाट सक्दिन अति मन उड्न खोज्छ तर मुक्ति पाउदीना सपनामा पनि शान्ति छैन तिम्रो याद नआउने कुनै ठाउँ छैन पार लैजाऊ फुलहरू छोपिदेऊ तारा जु बन्द गर गीतहरू याद आउने सबै चिजहरू तिम्रो याद आउने सबै चिजहरू पार लैजाऊ फुलहरू